काममा प्रधानमन्त्री र पार्टीको हस्तक्षेप स्वीकार नगर्ने वाणिज्य मन्त्री थकालीको भनाई संविधान संशोधनमा सहमति नहुने नेकपा एमालेका सचिव भट्टराईको दावी डडेलधुरा सदरमुकाममा आयोजित गौरा महोत्सव सम्पन्न सहभागी तथा सहयोगीहरूलाई पुरस्कारका साथै प्रशंसा पत्र प्रदान विश्वकै सबैभन्दा लामो सिसाको पुल खुला गरिएको तेह्र दिनमै बन्द अमेरिका र चीनबाट जलवायु परिवर्तनसँग सम्बन्धित प्यारिस सम्झौता अनुमोदन र आइसिसीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुद मन्त्री श्री पाइलीसँग भेट गर्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् वाणिज्य मन्त्री रोमी गौसन थकालीले आफ्नो मन्त्रालयको काममा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र पार्टीको हस्तक्षेप स्वीकार नगर्ने बताउनु भएको छ रिपोर्टर्स क्लबले राजधानीमा आज गरेको साक्षात्कारमा उहाँले प्रधानमन्त्री र पार्टीको दबावमा एउटै काम नगर्ने टिप्पणी गर्नु भएको हो वाणिज्य मन्त्री थकालीले गुणस्तरमा लापरवाही गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने वाणिज्य मन्त्रालय मातहतका व्यापारिक फर्मलाई कार्यवाही कारवाहीको दायरामा ल्याउने दावी गर्नुभयो राजनीतिक पहुँच प्रयोग गरेर कारवाहीबाट उन्मुक्ति पाउने सपना नदेख्न पनि उहाँले चेतावनी दिनुभयो थकालीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विशाखापटनमा बन्दरगाह प्रयोगमा ल्याउने सम्बन्धित सम्झौता कार्यान्वयनका लागि भारतसँग आग्रह गरिने जानकारी दिनुभयो नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले मधेसी मोर्चाको सीमाङ्कन सम्बन्धी माग संविधानमा संशोधन गर्न आफ्नो दल सहमतिमा नआउने बताएका छन् प्रेस चौतारी बाँकेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो अरू माग संविधान संशोधनबाट सम्बोधन गर्न आफ्नो दल सहमतिमा आउन सके सक्ने भए पनि प्रदेश सीमांकन सम्बन्धी संवैधानिक व्यवस्था चाहेर पनि संशोधन गर्न सकिँदैन उहाँले भन्नुभयो उनले आफ्नो दलले जिम्मेवारी पूर्वक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै संविधानलाई सबैको साझा दस्तावेज बनाउने सबै खाले मुद्दामा राजनीतिक सहमति खोज्नुपर्ने बताउनु भएको छ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबाले भूकम्प प्रभावितहरूलाई पहिलो किस्ता डेढ लाख रुपियाँ उपलब्ध गराउनु पर्ने बताउनु भएको छ पहिलो किस्ता डेढ लाख रुपियाँ उपलब्ध गराउने सहमतिलाई व्यवस्थापिका संसदले अनुमोदन गरिसकेको भन्दै उहाँले सरकारले यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका देउबाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग निर्णय तत्काल कार्यान्वयन गराउने विषयमा प्रधानमन्त्रीसँग कुराकानी गर्ने बताउनुभयो डडेलधुरा सदरमुकाम क्षेत्रको बागबजारमा आयोजित राष्ट्रिय गौरा महोत्सवको आज समापन गरिएको छ गएको आठ बाट नै गौराका कार्यक्रम सुरु गरिएको भए पनि पन्ध्र गते औपचारिक उद्घाटन गरेर सञ्चालन गरिएको गौरा महोत्सवको आज समापन गरिएको हो महोत्सवको मुख्य आकर्षणको रूपमा देउडा प्रतियोगिता राखिएको थियो पुरुष तथा महिला देउडा प्रतियोगिता गौरा नाच धुमारी घुइचम्फा लगायतका कार्यक्रम सँगै महोत्सवको समापन भएको हो पुरुष देउडा प्रतियोगितामा केशवराज पाण्डे सर्वोत्कृष्ट भएका छन् भने महिलातर्फ देवी पाल सर्वोत्कृष्ट भएकी छिन् देउडा प्रतियोगितामै महिला तर्फ उत्कृष्ट लक्ष्मी रूपाले भएका हुन् भने पुरुष तर्फ करवीर एर भएका छन् साथै महोत्सवलाई संचार गरी सहयोग पुर्याउने जिल्लाका चारवटै रेडियो र नेपाल पत्रकार महासंघ शाखालाई प्रशंसा पत्र प्रदान गरिएको छ नयाँ शक्ति नेपाल जिल्ला परिषद डडेलधुराले अमरगढी नगरपालिकामा नगर परिषद घोषणा गरेको छ आज भएको नगर भेलाबाट मोहन बहादुर कठायतको संयोजकत्वमा एक्काइस सदस्यीय नगर कमिटी गठन गरिएको छ भेलाको सभापतित्व नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक टेकराज भट्टले गर्नुभएको थियो भने प्रमुख अतिथि पार्टीका प्रदेश नम्बर सातका संयोजक लीला भण्डारी रहनु भएको प्रेस सोसाइटी नेपालका केन्द्रीय सदस्य लक्ष्मीकान्त पनेरूले जानकारी दिनुभएको छ डडेलधुराको परशुराम नगरपालिकाको बजार तथा योजना समितिलाई लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ लेखा प्रणालीलाई व्यवस्थित बनाउनको लागि नगर क्षेत्रमा काम गर्दै आएको उक्त समितिका सदस्यलाई रुडुक अन्तर्गतको पहल परियोजनाले तालिम प्रदान गरेको हो तालिममा नगरपालिका क्षेत्रमै रहेका सिर्जना सहकारी संस्थाका लेखा पाल्टे खटकाले प्रशिक्षण दिनुभएको थियो एक दिने उक्त तालिम परशुराम नगरपालिकाको वार्ड नम्बर बाह्र लालडुङ्गामा सञ्चालन गरिएको पत्रकार मानबहादुर साउदले जानकारी दिनुभयो भएको छ खबरमा अब देश बाहिरका खबर चीनको हुनान प्रान्त झाङ्गाजीएजीमा विश्वकै सबैभन्दा अग्लो लामो र अग्लो स्थानमा रहेको सिसाको पुल सर्वसाधारणका लागि खुला गरिएको तेह्र दिनमै बन्द गरिएको छ जरुरी मर्मतका लागि भन्दै पुल बन्द गरिएको हो पुल कहिले पुनः खुल्ने भन्ने बारे केही खुलाएको छैन पुलमा कुनै दुर्घटना नभएको पुल नचर्किएको र नभत्किएको सरकारको भनाइरहेको छ चार सय बिस चार सय तीस मिटर लामो यो पुलले दुईवटा पहाडलाई जोडेको छ पुलमा उनान्सय टुक्राका तीन सय तीन तहमा पारदर्शी सिसाहरू जोडिएको छ यस पुलमा दैनिक आठ हजार व्यक्तिलाई हिँड्न दिइने त्यहाँका अधिकारीले जनाएका छन् अमेरिका र चीनले जलवायु परिवर्तनसँग सम्बन्धित प्यारेस सम्झौता अनुमोदन गरेको छ विश्वको कुल कार्बन उत्सर्जनमा अमेरिका र चीनको चालिस प्रतिशत ओगटेको छ विश्वका बीस प्रमुख अर्थव्यवस्था भएको मुलुकको समूह जी बीसका सदस्य राष्ट्रका प्रतिनिधि जलवायु सम्बन्धी सम्मेलनका लागि चीनको हाङभाउमा शहरमा भेला भएका छन् यी सम्मेलनमा चीनले पेरिस सम्झौता अनुमोदनको घोषणा गरेको हो सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पुगेपछि अमेरिकाले पनि सम्झौता अनुमोदन गरेको हो अब अन्तमा एउटा खेल खबर पछिल्लो समय नेपाली क्रिकेटमा देखिएको विवाद समाधानका लागि आइसिसीका कार्यकारी प्रमुख डेभिड रिचार्डसन सहितको टोली नेपाल आएको छ एसोसिएट प्रमुख इमरान खवास र डेभलपमेन्ट अफिसर अमिर शेख आज नेपाल आइपुगेका छन् रिचार्डसन भोलि नेपाल आइपुग्नेछन् टोलीले नेपाली क्रिकेटका सरोकारवाला निकायसँग छलफल गर्ने र त्यसको ठोस निर्णय लिने आइसिसी बोर्ड बैठकबाट गर्नेछ आइसिसीको टोलीले भोलि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र खेलकुद मन्त्री दलजित श्रीपाईलेसँग भेट गर्नेछ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षक पुनः एकपटक काममा प्रधानमन्त्री र पार्टीको हस्तक्षेप स्वीकार नगर्ने वाणिज्य मन्त्री थकालीको भनाई संविधान संशोधनमा सहमति नहुने नेकपा एमालेका सचिव भट्टराईको भनाई डडेलधुरा सदरमुकाममा आयोजित गौरा महोत्सव